হুজুরা नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा संविधान सभा निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न प्रमुख दलहरूको बैठक आज बस्दैछ चार दलीय कार्यदलले विवाद समाधान गर्न नसकेपछि आज उच्च स्तरीय राजनैतिक समिति र कार्यदलको संयुक्त बैठक बस्न लागेको हो अहिले शिविरमा उच्च स्तरीय राजनैतिक समिति र कार्यदलको संयुक्त बैठक बसी विवादित विषयमा सहमति खोज्ने दलहरूले बताएका छन् कार्यदलको हिजोको बैठकले संविधान सभा सदस्यको संख्या चार सय एकानब्बे रहने गरी सहमति जनाएको छ यसअघि गरिएको पच्चिस बुधे बादड़का फुकाउ र एघार बुधे सहमतिमा संविधान सभा सदस्य संख्या चार सय एकानब्बे कायम गरिने उल्लेख छ एक प्रतिशत मत ल्याउने दलले मात्रै सभामा प्रवेश पाउने गरी थ्रेसोल्डको व्यवस्था फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने लगायत लगायतका विषयमा दलहरूबीच विवाद छ आज कार्यदलले हिजो गरेको सहमतिलाई अन्तिम रूप दिने र बाँकी विषयमा सहमति खोजिने एमाले नेता तथा कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो कार्यदल र शीर्ष नेताहरूको बैठकले टुङ्गो लगायतका विषयमा आजै बेलुका उच्च स्तरीय राजनैतिक समितिको बैठक बसेर अन्तिम रूप दिनेछ सहमति भए आजै सरकारलाई निर्वाचनको मिति तोक्न सिफारिस गरिने कार्यदलका अर्का सदस्य एकीकृत नेकपा माओवादी नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो कमलरी हत्या र कमलरीमाथि भइरहेको यौन शोषणको छानबिन गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कमलरीहरूले आन्दोलनलाई जारी राखेका छन् हिजोको आन्दोलनमा प्रहरी दमनबाट अधिकांश कमलरी घाइते भएपछि आज सिंहदरबार घेराउ स्थगन गरी शान्ति बाटिकामा अनसन मात्रै जारी रहनेछ थप आन्दोलनको कार्यक्रम आज दिउँसो बैठक बसेर तय गरिने संयुक्त संघर्ष समितिले जनाएको छ सिंहदरबारको ढोकामा धरना दिन पुगेका कमलरी आन्दोलनकारीलाई प्रहरी यातना दिँदा पच्चिसजना घाइते भएका थिए पाँचजनाको अहिले पनि होस खुल्न नसकेको संघर्ष समितिका सचिव सन्तोष दहीले जानकारी दिनुभयो प्रहरीको कुटाईबाट बेहोस भएका पाँचजनाको अहिले माइती घरमा रहेको अन्नपूर्ण न्युर अस्पतालमा उपचार भइरहेको छ पश्चिम नेपालको थारूकेश्वरीहरूलाई मोलमालमा घरेर गरेर घरेलु कामदारको रूपमा राख्ने कार्यलाई कमलरी भनिन्छ सरकारले आफ्ना मागको सुनवाई नगरेको भन्दै अनिश्चितकालीन आन्दोलनमा उत्रिएको समितिले जनाएको छ ग्यास उद्योगले आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गर्ने भएका छन् सरकार र ग्यास उद्योगी बीचको हिजोको वार्ता असफल भएपछि उद्योगीले ग्यास बिक्री बन्द गर्ने निर्णय गरेका हुन् सरकारसँगको वार्तामा आफूहरूको माग सम्बोधन नभएकाले डिलरलाई ग्यास बिक्री नगर्ने निर्णय गरिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो लागत खर्च बढेर व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै उद्योगीले प्रति सिलिन्डर ग्यासमा सन्ताउन्न रुपियाँ बयानब्बे पैसा कमिसनको माग गर्दै आएका छन् उद्योगीले अहिले प्रति सिलिन्डर अठाइस रुपियाँ कमिशन लिँदै आएका छन् उद्योगीको मागमा सरकारले समर्थन नजनाएपछि आजबाट बिक्री रोक्न लागि उद्योगीहरूको भनाइ छ सिरियाको राजधानी दमास्कसमा भएको कार विस्फोटमा सुरक्षा बलका आठजना मारिएका छन् धमास्कस शहरको पूर्वी क्षेत्रस्थित पुलिस स्टेशन नजिकै उक्त कार विस्फोट भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ त्यस्तै सिरियाली विद्रोही र हिजबुल्लाह संगठनबीच भएको झडपमा परि कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ लेबनानी अधिकारीका अनुसार लेबनानको सीमा नजिक उक्त झडप भएको हो लेबनानको हिजबुल्लाह संगठनले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनमा विद्रोहमाथि आक्रमण गरेपछि झडप भएको थियो இருக்கும் र गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज समूह बीका अन्तिम दुई खेल हुँदैछन् दशरथ रङ्गशालामा दिउँसो दुई बजी हुने पहिलो खेलमा रानी पोखरी कर्नाटी मार्सिटी र नलफ्रासेको देशभक्त बीच प्रतिस्पर्धा हुँदैछ समूह क्षणका दुई खेलमध्ये एकमा जित र एकमा हार बिहोरेको आरसिटी आजको खेल जितेमा क्वार्टर फाइनलमा पुग्नेछ दुवै खेलमा हार बिहोरेको देशभक्तको लागि भने क्वार्टर फाइनलको सम्भावना गणितीय रूपमा नै बाँकी रहनेछ यसअघि अपरान्ह चार बजे थ्री स्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ बीच प्रतिस्पर्धा हुँदैछ यसअघिका दुवै खेल जितेको थ्री स्टार आजको खेल जितेमा समूह बीको विजेता बन्दै क्वार्टर फाइनलमा पुग्नेछ एपिएफलाई पनि क्वार्टर फाइनल पुग्नको लागि खेल जित्नै पर्ने दबाव छ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार suno